यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार अर्घ खाँचे हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गहनाहरू बनाइन्छ पुरानो गहनासँग नयाँ गहना साटिन्छ अर्डर अनुसार बिना रसायनका गहना बनाइन्छ राशि अनुसारका पत्थर पाइन्छ प्रोप्राइटर कृष्ण सुनार सन्तानब्बे चार सत्तरी सतहत्तर नौ सय एकाउन्न र अन्ठानब्बे पाँच सत्तरी त्रिसठी चार सय चौवन्न सुनमा शुद्धता हाम्रो प्रतिबद्धता भर्खरै त्यो उनको कलकलाउँदो बैस उमेर भर्खर बिस वर्षमा पाइला टेकेकी उच्च शिक्षा हासिल गरी जागिरे बन्ने लगायतका मिठा सपनाहरू देखेकी समयको मागसँगै भर्खर भर्खर मात्रै मनले चाहेको जोडी पनि भेटेकी केही बेर अघिसम्म जीवनमा के केटेन सोचेकी फेरि किन होला उतिखेरै उनले जीवनका सारा इच्छा आकांक्षाहरू सधैँका लागि मेटेकी सायद अड्कल काटिसक्नु भएकै होला गत भदौ उन्नाइस गतिका दिन गुल्मीको खड्काकोट गाविसदेखि तल कालीगण्डकीको नदी किनारमा मृत अवस्थामा फेला परेकी पर्वत जिल्लाको कुष्मा नगरपालिकाकी बिस वर्षीय सुस्मिता पौडेलको रहस्यमय मृत्यु घटना आजको जीवनको गोरेटोमा पस्किँदैछौँ समाचार स्रोत धौलासिरी डट कमका अनुसार सुस्मिता गुप्तेश्वर बहुमुखी क्याम्पसकी नियमित विद्यार्थी भए पनि उनी केही महिनादेखि बागलुङ बजारमा रहेकी आफ्नै आमाकी बहिनी अर्थात् सानिमाको घरमा बसेर धौलासिरी बहुमुखी क्याम्पसमा अध्ययन गर्दै थिइन् बिबिएस तृतीय वर्षमा अध्ययन गर्दै गरेकी सुस्मिता भदौ बाह्र गते जनै पूर्णिमाको दिन बिहान पाँच बजे ट्युसन पढ्न जाने भन्दै घरबाट हिँडेकी थिइन् स्रोतका अनुसार अनुसार घटना आफैमा रहस्यमय छ कि बागलुङ स्थित ब्याङ्क अफ काठमाडौँमा कार्यरत सुनिल बिडारीसँग सुस्मिताको प्रेम सम्बन्ध रहेको र बिहान घरबाट हिँडेकी उनी त्यस दिन साँझसम्म तिनै प्रेमी सुनिलसँगै बागलुङको ग्रिनल्यान्ड होटेलमा रहेकी थिइन् त्यस होटलमा खाजा नस्ता मगाएपछि उनीहरू कुराकानी गर्दै थिए त्यही क्रममा एक्कासी सुस्मिता बेहोस भइन् त्यसपछि त्यस होटलकी साउनीले पानी छम्किएर जगाउँछिन् तर सुस्मिता मगाएको खाजा समेत नखाई त्यहाँबाट बाहिरिन्छन् त्यसपछि सुनिलले उनकी साथी इन्दु शर्मालाई फोन गरेर बोलाउँछन् बाटोमा उनीहरू तिनजना भेट हुन्छन् त्यसपछि उनीहरू बीचमा के विवाद भयो भन्ने कुरा ती पात्र बाहेक अरूलाई थाहा छैन प्रेमी सुनिल बिडारीकै शब्दमा छिट्टै विवाह गरौँ भन्ने प्रस्ताव आफैले राखेकी सुस्मिता के कारणले प्रेमी सुनिलसँग होटेलमा भेट भएको दस मिनट नपुग्दै बेहोस भइन् र त्यहाँबाट भागिन अनि बाटोमा पछ्याउँदै हिँडेको बताइएका प्रेमी सुनिल र साथी इन्दुलाई मर्छु भन्दै आफ्नो मोबाइल फोन नगद पैँतिस सय रुपियाँ सहित झोला दिएर भाग्दा पनि तत्काल किन परिवारजनलाई र प्रहरीलाई फोन गरेर जानकारी गराइएन यो कुरा रहस्यकै गर्वमा छ न सुस्मिताले सुनिललाई मनमा सजाए जस्तो पाइनन् वा कतैबाट तनाव सिर्जना गरियो र त्यो उनको जीवन अनि त्यो प्रेम सम्बन्धलाई बिना अर्थको ठान्दै सुस्मिता यो संसारबाट सधैँका लागि विदा भइन् बाट बिहान हिँडेकी सुस्मिता साँझ अबेरासम्म पनि आउन किन ढिला गरिन् भनेर सानीमा शारदा शर्माले फोन गरेर सोध्नु भएको रहेछ ती आमा छोरी बीच बत्तीस सेकेन्ड कुरा भएको बताइएको छ फोन गरेर बोलाउँदा पनि सुस्मिता घर नआएपछि सानीमा सुस्मिताको उनै मिल्ने साथी इन्दु शर्माको कोठामा भयो त्यहाँ पुग्दा इन्दु अलि अत्तालिएको अवस्थामा देखिएको सानीमा शारदा शर्माले अनलाइनमा बताउनु भएको समाचारमा उल्लेख छ तर हामीले पटक पटक फोन सम्पर्क राख्दा पनि शारदा शर्मा बोल्न चाहनु भएन उता उहाँका श्रीमान महेन्द्र शर्माले पनि बोल्न रुचाउनु भएन एक ठसको भन्दै हुनुहुन्थ्यो मलाई थाहा छैन श्रीमतीलाई थाहा होला उनी अहिले माइत गएकी छन् अनि तपाईँको म्याडमसँग कुराकानी गर्न सकिँदैन अहिले त्यति बेला घर घरमा तिज भित्रिँदै थियो बागलुङमा पढ्न गएकी छोरी तिजमा घर आउने प्रतीक्षा गरिरहेकी आमाले छोरी भदौ बाह्र गते रातिदेखि बागलुङबाटै बेपत्ता भएको खबर सुन्नु पर्यो सारा स्थानमा खोज तलास भयो खोज्दै जाने क्रममा त्यसको सात दिनपछि काली गण्डकी नदी किनारमा उनको सब सडे गलेको अवस्थामा फेला परेको आमा भगवती पौडेलले थाहा पाउनु भयो तर के कसरी नेपाली काली गण्डकी नदी किनारमा मृत फेला परिन् भन्ने केही थाहा नभएको उहाँ बताउनुहुन्छ मलाई केही थाहा छैन सर मैले पढ्न भनेर मेरो बहिनीको सानीमासँग बागलुङ पठाएको सर अब एक्कासी मलाई तेह्र गते बिहान छोरी हराइदिदी राति मलाई खबर भयो सर म ट्युसन पढ्न जान्छु हिँडेको र अनि त्यसपछि त्यही सभा सात बजेको तिरको टाइममा नानी आइन भनेर सानीमाले फोन गर्दाखेरि ल पहिला फोन गर्दा उसले म आउँछु एकछिन एकछिनमा आउँछु दिदी म साथीकोमा छु भनेर भने रहेछ अनि अब एकछिन त आउँछु भनेर त्यस्तो प्रतीक्षामा छ ऊ अनि पछि अलिकति टाइममा अब एकछिनमा नआएपछि फोन गर्दा पछि मोबाइल स्विच अफ रहेछ अब आज शनिबारको दिन पिर छ त्यो चाहिँ साथीकै घर फोन स्विच अफ गरेर अब साथीकोमै बस्ने भयो भनेर पछि मेरो बहिनी अब ऊ एक डेढ घन्टा पछि कति घन्टा पछि ऊ खोज्न गयो कि पछि खोल्न जाने अवस्था साथीको कोठा पछाडि ढोकाको पछाडि उभिएर दिएर ल सुस्मिता बाहिर आइज जाम किन फोन स्विच अफ गरेर बसेको भनेर बहिनीले भन्ने अवस्थामा भित्र चाहिँ त्यो जुन मेरो छोरीसँग मिल्ने एकदम मिल्ने साथी हो इन्दु शर्मा भन्ने त्यो उता दार्जिलिङ अर्जी भएको रहेछ र त्यो साथीसँग पनि अर्कै साथी एकजना दार्जिलिङ अर्जे भएकै हरिहर शर्मा भन्नेसँग बसेर ऊ कुरा गर्दै रहेछ अरे अनि त्यो घटनाको विषयमा सुनिल बिडारी र तिनीहरू बसेर खाजा खाएको अरे भन्ने कुरा मैले सुनेछु र त्यहाँ खाजा खाँदा खाँदै त्यो नानी चाहिँ फेन्ट भएर पानी खम्केर होटेल मैले पनि पानी छम्केको र उसले चाहिँ पानी खुवाएको त्यसपछि चाहिँ उसले लगाएको गहनाहरू सबै सिक्री अनि त्यसपछि उसँग दुइटा मोबाइल हो त्यो मोबाइलहरू उस किताब कापीहरू ट्युसन गर्न लगाएको त्यो सबै ब्यागहरू त्यो साथीलाई दिएर अनि यसरी दौडेको भन्ने मात्रै सुनेछु सर त्यहाँभन्दा मलाई अरू केही थाहा छैन उहाँका श्रीमान राजेन्द्र पौडेल कतारको वैदेशिक रोजगारमा हुनुहुन्छ उहाँका पाँच सन्तान मध्ये सुस्मिता माइली छोरी हुनुहुन्थ्यो बेपत्ता हुनुको अघिल्लो दिन सुस्मिताले फोन गरेर खेतमा काम गर्न लागेकी आमालाई अरू मान्छे लगाएर काम गराउनुहोस् आमा भन्दै आफू घर आउने कुरा गरेको उनै आमाले बताउनु भयो एघार गते दिउँसो फोन कन्ट्याक्ट भयो थियो तर उसले फोन गर्यो कि मलाई म चाहिँ खेतमा काम गर्दै थिएँ मम्मी किन काम गर्नुहुन्छ तपाईँ घर जानु अब कोही मान्छे खोजेर काम गरे हुन्छ भन्ने कुरा गरेपछि सर त्यो एघार गते बन्द बाग्रो बन्दको कारणले गर्दा आउन सकिनँ अब दुई तिन दिनमा घर आउँछु भन्ने कुरा गरे त्यसो त बेपत्ता हुनुको दिउँसो पनि सुस्मिताले आमालाई फोन गरेकी थिइन् तर आमाले फोन उठाउन भ्याउनु भएन छोरीको त्यही फोन नै आमाको अन्तिम सम्झना रहन पुग्यो चाहिँ उसले मलाई फोन गरेर मैले त फोन गर्दा थियो मैले फोन पनि उठाउने नि भएन अब त्यो रक्षाबन्धनको दिन अब घरमा भाइका मान्छेहरू चाहिँ पाहुनाहरू हुनुहुन्थ्यो म त्यतिकै यसै बिजी भएँ बाह्र गते दिउँसो मेरो कन्ट्याक्ट हुन सकेन त्यो बाह्र गते रातिको चाहिँ त्यो घटनाहरू त्यो मेरो कुनै कन्ट्याक्ट भएन छोरी सुस्मिताले बिबिएस अध्ययन पुरा गरेर जागिर खान्छु र बुवा आमालाई सघाउँछु भनेर आँट दिने गरेको उहाँ बताउनुहुन्छ बाबा चाहिँ पहिला पनि नेपाल आर्मीमा हुनुहुन्थ्यो त्यो सङ्घर्षको बेला कति दुःख गरेर यी छोराछोरीबाट मेरो सहारा अवसर थियो अब विजय त्यस्तो कमर्क दिएर कति ठाउँमा अब भोलि जान यिनले केही गर्न सक्लान् यिनले केही गरेदेखि हामीले रात भाइहरूलाई उसको बाबा पनि एकदम बिरामी हुनुहुन्छ टाउकाको अपरेसन गरेर भोलि बिहान यी छोराछोरीलाई राम्रो बनाएर निकाल्न भए त्यही छ भन्थ्यो मैले उसले भन्छ मम्मी म जागिर खान्छु अनि मेरो भाइ बहिनीहरू मैले पढाउँछु भन्छु मेरो त सहारा नै त्यही हो तर कसरी के भयो म यो घटना विषयमा भन्न सक्दिनँ खप्यो आमा मैलाई भन्दा कति भोक प्यास खप्यो आमा मैलाई भन्दा मा बोकी बोकी गर्थ्यो घरको धन्दा मा बोकी बोकी गर्थ्यो स्रोतका अनुसार सानीमा शारदा शर्मा इन्दुको कोठामा पुग्दा सुस्मिता थिएनन् उनै इन्दु शर्मा र नेविसङ बागलुङका पूर्व जिल्ला अध्यक्ष हरिहर शर्मा हुनुहुन्थ्यो सानिमाका अनुसार इन्दु केही बोलिनन् तर हरिहर शर्माले सुस्मिताका बारेमा इन्दुबाट बुझे जति जानकारी दिनुभयो उहाँले दिएको जानकारी अनुसार बागलुङ नगरपालिका वडा नम्बर एक स्थित रामरेखा कुरीको फुलबारीको घुम्तीदेखि तल ओर्लिने ठाउँबाट सुस्मिता भाग्न खोज्दा साथी इन्दु र प्रेमी सुनिल बिडारीले रोक्न खोजेको तर सुस्मिता फुत्किएर दौडिएकी थिइन् यस सम्बन्धमा उनै नेविसङ बागलुङका पूर्व जिल्ला अध्यक्ष हरिहर शर्मासँग टेलिफोनमा सोधेका थियौँ बस्ने घर सुमन भाइको घर हो सुमन भाइको घरमा सुमन भाइ र इन्दु बहिनीले मलाई ताजा फोन गरेर सुस्मिता यसरी भागिन् दाइ के गर्ने होला हामीलाई कसरी खबर गरिदिने उहाँको आफन्तलाई हामीलाई अलिकति गाह्रो हो के गर्ने होला भनेर मलाई फोन गरेर बोलाइसकेपछि घरमा म गएको हो त्यो विषयमा मलाई धेरै कुरा थाहा भएन तर त्यो सुनिललाई त्यही दिन उसको चाहिँ त्यो सुस्मिताको सनबार पानीमा सुनिलसँगै कुरा गर्दाखेरि त्यो सुनिल र त्यो सुस्मितासँगै बसेर तर क्रिलियन भन्ने रेस्टुरेन्टमा चाहिँ खाजा खाँदै गरेको र त्यो बेला सानिमाले फोन गरेर ल पकाएको के थियो भनेर के के भनिसकेपछि ल सानिमाले यहाँ आएको थाहा पाउनुभयो भनेर सुस्मिता एकदमै भेन्ट खाएको के के भनेर त्यो सुनिलले चाहिँ अनि मैले सम्झाउन सकिनँ यसरी भागेँ भनेर त्यो सुनिलले उहाँहरूको सानिमा सनबा म सहित अरू मान्छेहरूको बिचमा पनि त्यो सुनिलले भनेको बाहेक अरू उनीहरूको बिचमा के के डिस्कस भएको थियो भन्ने कुरा मलाई थाहा छैन र मलाई फेरि त्यो दिन सुनिलसँगको मेरो चिन्जान पनि त्यही दिन मात्रै भएको हो सहजीकरण गर्दै हुनुहुन्थ्यो के भन्दै हुनुहुन्थ्यो सुस्मिताले होइन सुस्मितासँग मेरो भेटघाट होइन त्यो दिन पनि अघि पछि भएको होइन हजुर त्यहाँ मात्र सुस्मिताको साथी इन्दु भएको र इन्दुलाई बोलाएर आफ्नो झोला दिएर त्यसपछि गएर चाहिँ उनी भागिसके पछाडि अनि त्यो सुनिल पछि पछि छोप्न भनेर दौडेको भन्ने जानकारी मलाई चाहिँ इन्दुले र सुनिलले मलाई पछाडि सुनिताको सनवा पानीमा सँगै भेट भएको बेलामा गराएका हुन् त मैले मेरो त्यहाँ भेट भएकै होइन मैले त्यो अरू सजीकरण गरे मैले उनी हराइन् कहाँ गइन् गइन् भनिसकेपछि कमसेकम त्यो बेला बन्द थियो बागुनमा त्यो भएर चाहिँ त्यो आन्दोलन भए पनि तपाईँहरू बाइकहरू लिएर जानु हामी आन्दोलनकारी कोही साथीहरूले रोक्नुभयो भने मलाई फोन गर्नु होला भनेर घटना घटेको झण्डै एक महिना बित्न थालिसक्यो तर रसेको पर्दा अझै खुल्न सकेको छैन अहिलेसम्म प्रहरीको अनुसन्धानले के देखाएको छ त भनेर हामीले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहसँग टेलिफोनमा सोधेका थियौँ यो अहिले हामीहरू अनुसन्धानमै छौँ अनुसन्धानको क्रममै नै छौँ बाह्र गतिको घटना हो र गुल्मीमा फेला परेको छ गुल्मी खडककोट गाविस पुरानो काली नदीको किरमा उन्नाइस गते र त्योसँग सम्बन्धित जे जति पनि हामीसँग अहिलेसम्म जति फेला परेका कुराहरूमा अनुसन्धान भइरहेको छ अहिले यति नै यो नै भन्ने अवस्थामा छैन बुझ्ने कामहरू गरिरहेको छ सम्बन्धित व्यक्तिहरूसँग भयो अनि घटनास्थलको कुराहरूदेखि लिएर सम्बन्ध कुराहरू त्यहाँको परिस्थितिहरू बुझ्ने कुराहरू भइरहेको छ त्यो अनुसन्धानिक क्रममा छ सुस्मिताको रहस्यमय मृत्यु घटनाका नजिकका जानकार भनेकै उनै प्रेमी सुनिल बिडारी र इन्दु शर्मा मानिन्छन् यसर्थ हामीले उनै इन्दु शर्मालाई टेलिफोन सम्पर्कमा ल्याएर कुराकानी गरेका थियौँ सुनौ के के भएको थियो त त्यस दिन भयो भनेर के त्यो भेट्नको रूपमा ग्रिनल्यान्ड होटेलभन्दा अलि माथि ग्यारेज मेरो घुम्ती छ है हजुर त्यहाँनिर भेट्न बोलाएर म गएको अनि गएर के भयो भनेर सोद्धाखेरि सानीमाल थाहा भयो अब मैले के गर्ने भनेको थिएँ है उसले हजुर अनि त्यसपछि हिँड्दा हिँड्दै इन्दु मलाई गाह्रो भयो ब्याग बोक्दैन म हिँड्न सकिनँ भनेर मलाई ब्याग हातमा दिए कि होइन हजुर अनि त्यस पछाडि त्यो चाहिँ तल मख दौडेको अनि हामी अलिक परसम्म दौड्यो म पनि दौड्यो चाहिँ साढे सात भइसक्यो अझ अधेर अनि दौडिँदाखेरि मैले भेट्न नसके पछाडि अनि उसको साथी र ऊ अगि अगि दौड़े दबायो मैले मैं देख्न देखना अनि त्यसपछि म फर्क आएँ